टाढी रत्नगर पोलिक्लिनिक प्रावि एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन अहिले साँझको पाँच बज्यो अहिले साँझको पाँच बज्यो सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्डजोनी जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुँडा खिएको हात गोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस मनोरञ्जनका लागि एस अर्पण बुलेटिनको साथमा एटिच्युड मल्टिलर्निङ एकेडेमी म्याथ साइंस र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकेडेमी खैरहनी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार र अन्ठानब्बे चार चुनावका लागि कंग्रेसले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सकियो चुनाव विरोधी दललाई सहमतिमा ल्याउन अधिकतम प्रयास भइरहेको सभापति कोइरालाको दावी दुई दल निर्वाचनमा नआउँदैमा चुनाव हुँदैन भन्नु भ्रम भएको माओवादी नेता शर्माको भनाई पूर्व राजा मन्दिर जाँदैमा हल्लाने गणतन्त्रको जग बलियो नभएको राप्रपा नेपालका दक्ष थापाको टिप्पणी भरतपुर विमानस्थलको धावन मार्ग वरपर मापदण्ड विपरीत भवन निर्माण गरिँदा विमानस्थल असुरक्षित बन्दै ठूलो दुर्घटना निम्तन सक्ने खतरा नक्सा पास गर्ने क्रममा मापदण्डका विषयमा व्यवस्था गरेको विमानस्थलको गुनासो पाकिस्तानको एक बन्द गृहमा तालिबान विद्रोहीले गरेको आक्रमणमा पाँच कर्मी सहित छ जनाको मृत्यु विद्रोहीद्वारा दुई सय कैदी भएको दावी र सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल भारतको सामना गर्दै आठौं साफ च्याम्पियनसिप फुटबलमा नेपाल कठिन समूहमा पहिलो खेलमा पाकिस्तानसँग खेल्ने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 什么？ भोलि शुरू हुने नेपाल विद्यार्थी संघको मध्य पश्चिम क्षेत्र स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न नेपालगंज पुग्नुभएका सभापति कोइरालाले कार्यकर्ताहरूसँगको भेटमा सबै दल निर्वाचनमा सहभागी भए मात्रै सार्थक निर्वाचन हुने बताउनुभयो नेकपा माओवादी लगायतका दलहरूसँग वार्ताका लागि प्रयास भइरहेको बताउँदै उहाँले सबै दल निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो कोइरालाले निर्वाचन नै लोकतन्त्रको आधार भएकाले मंगिर चार गति हुने संविधान सभा चुनाव सफल सफल पार्नुपर्नेमा जोड़ दिनुभयो यस्तै सभापति कोइराला राप्तीका बाढी पीडितलाई भेट्न राप्ती पारी पुग्नु भएको छ होलियाको चौफेरी र टेपरीका पीड़ितलाई भेट्न सभापति कोइराला त्यहाँ पुग्नु भएको हो यसबीच नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले संविधान सभाको निर्वाचन भए मात्र जनताको मानवाधिकार सुरक्षित हुनुपर्नेमा जोड दिनु भएको छ राजधानीमा आयोजित कार्यक्रममा नेता देउवाले विभिन्न वाहनामा चुनावको मिति सार्ने षड्यन्त्र भए जनताको मानव अधिकार हनन हुने बताउनुभयो कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता नारायण काजी श्रेष्ठले नेपालको शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन निर्वाचनै सही विकल्प भएको बताउनुभयो निर्वाचनको सुनिश्चितता हुन सके मात्र मानवाधिकारको संरक्षण हुने उहाँको भनाइ थियो कार्यक्रममा मानवाधिकार कर्मीहरूले राजनैतिक दलहरूकै दण्डहीनताका कारण जनताको मानवाधिकार हनन भएको आरोप लगाएका थिए चुनावको लागि गाउँ गाउँमा खटिने नेता कार्यकर्तालाई प्रशिक्षण दिन नेपाली कंग्रेसले शुरू गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज सकिएको छ कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले प्रशिक्षण समापन गर्नु भएको हो प्रशिक्षण समापन गर्दै वरिष्ठ नेता देवालले प्रशिक्षणमा सिकेका कुराहरू चुनावी प्रसार अभियानका क्रममा कार्यान्वयन गर्न निर्देशन दिनुभयो शनिबारबाट शुरू भएको प्रशिक्षण कार्यक्रम हिजै समापन हुने भए पनि एक दिन लम्बिएको हो प्रशिक्षण क्रममा नेताहरूद्वारा प्रस्तुत गरिएका विभिन्न कार्यपत्रमा सामूहिक छलफल गरिएको थियो निर्वाचनको लागि पार्टीले लिने रणनीति र राजनैतिकका जल्दाबल्दा विषयमा कंग्रेसको दृष्टिकोणका विषयमा सहभागीलाई प्रशिक्षण दिएको थियो सहभागीहरूले नलप्रासीमा भएको महासमिति बैठकले अघि सारेको साझा पहिचानको मुद्दालाई महत्व दिनुपर्नेमा जोड़ दिएको नेताहरूले बताएका छन् आज प्रशिक्षण सकिएपछि यसै हप्ता प्रशिक्षकहरूलाई जिल्ला जिल्लामा पठाइने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो प्रशिक्षण कार्यक्रम कार्यक्रममा सबै जिल्लाबाट आएका पार्टी तथा भातृ संस्थाका प्रतिनिधि गरी तीन सय बढीको सहभागिता रहेको थियो नेपाली कंग्रेसका महामन्त्री प्रकाश मानसिंहले नेकपा माओवादी लगायतका असन्तुष्ट दलहरू सहमतिमा नआए पनि निर्वाचन नरोकिने दावी गर्नुभएको छ नेकपा माओवादी लगायतका दलहरूलाई सहमतिमा ल्याउने प्रयास भइरहेको भन्दै उहाँले सहमतिमा नआए पनि मङ्सिर चारका लागि तोकेको निर्वाचन नरोकिने बताउनुभयो आज बिहान आफ्नै निवासमा केही पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले भन्नुभयो चुनावमा जानका लागि प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरिएको हो मुलुकमा संक्रमणकाल लम्ब्याउनु हुँदैन त्यसैले निर्वाचन जसरी पनि मङ्सिर चार मै हुनुपर्छ उहाँले यो वा त्यो बाहनामा अब निर्वाचन सार नहुने बताउनुभयो महामन्त्री सिंहले दुई हजार बैसठी त्रिसठीको जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न चुनाव अपरिहार्य रहेको बताउनुभयो उहाँले गएको संविधान सभाको निर्वाचनमा नेपाली कंग्रेसले बहुमत नल्याएकै कारण संविधान नबनेकाले अब कंग्रेसलाई जिताउनु पर्ने बताउनुभयो सिंहले अबको निर्वाचनमा कंग्रेसले क्षेत्र तथा जिल्लाको सिफारिसमा उम्मेद्वारको टुङ्गो लगाउने बताउनुभयो एकीकृत नेकपा माओवादीका नेता दिननाथ शर्माले दुई दल निर्वाचनमा नआउँदैमा चुनाव हुँदैन भन्नु भ्रम भएको बताउनु भएको छ क्रान्तिकारी पत्रकार संघ पर्साले वीरगंजमा गरेको पत्रकार सम्मेलनमा नेता शर्माले तोकेको समय मंगिर चारमा जसरी पनि निर्वाचन भई छाड्ने दावी गर्नुभयो अन्त्य गर्ने एकमात्र विकल्प निर्वाचन भएकोले मंगिर चारमा निर्वाचन गर्नै पर्ने उहाँको भनाइ थियो उहाँले देशको विकासका लागि देशको निकासका लागि पनि निर्वाचनको विपक्षमा रहेका दलहरू निर्वाचनमा आउन आग्रह गर्नुभयो पटक पटकको आग्रहलाई मोहन वैद्य नेतृत्वको मोर्चाले अस्वीकार गरेको भन्दै शर्माले दुःख व्यक्त गर्नुभयो यस्तै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वर्षमान पुनन्तले मङ्सिर चार गति निर्वाचन भई छाड्ने ठोकुवा गर्नुभएको छ क्रान्तिकारी पत्रकार संघ इलामले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले निर्वाचन विरोधी दल पनि चुनावमा आउने वातावरण बन्दै गएकाले तोकेको मितिमै निर्वाचन हुने बताउनुभयो तराई मधेसमा जनसङ्ख्या वृद्धिको प्रतिशत र पहाड हिमालमा जनसङ्ख्याको अनुपातमा निर्वाचन क्षेत्र निर्धारण गर्न सकिने भन्ने विषयमा चार ठूला दलबीच छलफल भइरहेको र सबै दल चुनावको पक्षमा जुटे सो विषयलाई अहिले नै टुङ्ग्याउन सकिने उहाँले विचार व्यक्त गर्नुभयो राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला दलले ल्याएको गणतन्त्रको जग नै कमजोर रहेको बताउनु भएको छ रौतहटमा भएको कार्यक्रममा थापाले पूर्व राजा मन्दिर जाँदैमा हल्लने गणतन्त्रको जग बलियो नभएको टिप्पणी गर्नुभयो अहिलेको गणतन्त्रको जग नै कमजोर रहेछ थापाले भन्नुभयो पूर्व राजा मन्दिर जाँदैमा हल्लिन थाल्यो उहाँले कमजोर धरातलमा गणतन्त्र थोपरिएको समेत बताउनुभयो थापाले पूर्व राजालाई राहत बाँड्न जान नदिनु गलत भएको बताउनुभयो अर्को प्रसङ्गमा थापाले राष्ट्रवादी समूहसँग सहकारी गर्ने नेकपा माओवादी अध्यक्ष मोहन वैद्यको भनाई सकारात्मक भएको भन्दै यसमा अरू दलहरूलाई पनि सहभागी हुन आग्रह गर्नुभयो नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री जननाथ खनाल अमेरिका जाँदै हुनुहुन्छ ओभरिज नेपाल फोरमको सम्मेलन उद्घाटन गर्न खनाल आज राति एघार बजे कतार एयरवेजको उडानबाट अमेरिका प्रस्थान गर्न लाग्नु भएको हो अमेरिका रहँदा उहाँले राष्ट्रसङ्घीय महासचिव वानके मुनसँग छलफल गर्नुहुनेछ संयुक्त राष्ट्रसङ्घ मुख्यालय न्युयोर्कमा मुन र खनालबीच अगस्त एकमा बैठक निर्धारण गरिएको खनालको निजी सचिवालयले जनाएको छ खनालसँगै एमाले केन्द्रीय सदस्य भीम रावल पार्टीका केन्द्रीय सम्पर्क समन्वय कमिटिका सचिव भीष्म अधिकारी र अधिकारी र खनालका स्वकीय सचिव रामबाबु अधिकारी रहनेछन् एकीकृत नेकपा माओवादीले आजदेखि चितवनमा एक महिने चुनावी अभियान शुरू गरेको छ गएको साता सम्पन्न विस्तारित बैठकले गरेको निर्णय अनुसार जनताको बीचमा जाने अभियानको आजबाट देशभर शुरू भएको चुनावी अभियानसँगै चितवनमा पनि एक महिने चुनावी अभियान शुरू भएको हो चितवनको पाँचवटै क्षेत्रमा आज छुट्टा छुट्टै कार्यक्रम गरी चुनावी अभियान शुरू भएको ए माओवादी केन्द्रीय सदस्य एवं चितवनका संयोजक घनश्याम पौडेल अविनाशले जानकारी दिनुभयो देशका सबै निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक एवं पार्टीका संरक्षक नरबहादुर कर्मचारीको श्रद्धाञ्जली सभा गरेर अभियान थालिएको छ केन्द्रमा भने काठमाडौँमा भने राष्ट्रिय नाचघर जमलमा दिउँसो कर्मचारीको श्रद्धाञ्जली सभा आयोजना गरिएको गरेर प्रवक्ता गरिएको थियो चुनावी अभियान अन्तर्गत आज एक कार्यक्रममा जिल्ला निर्वाचन क्षेत्र नम्बर एक दुई तीन चार र पाँचमा निर्वाचन अभियान शुरू गरेको छ अभियानमा ए माओवादी नेताहरू प्रत्येक जनताको घर घरमा गई ए माओवादीको चुनावी अभियानका विषयमा जानकारी गराइने कार्यक्रम रहेको ए माओवादी केन्द्रीय सदस्य एवं चितवनका संयोजक घनश्याम पौडेल अविनाशले जानकारी दिनुभयो कार्यक्रममा वाइसेलका चितवन जिल्ला संयोजक ईश्वर सापकोटा सुमन राज्य समिति सदस्य रविलाल सापकोटा कर्ण लगायतले बोलेका थिए कम्युनिष्ट पार्टीका संस्थापक नेता साथै हालका संरक्षक नरबहादुर कर्मचारीको तस्विरमा माल्यार्पण गरी शुरू गरिएको सो कार्यक्रममा राज्य समिति सदस्य पवित्रा रिजाल स्मृतिले स्वागत मन्तव्य राखेकी थिइन् पहिचान सहितको संहिता सहितको संविधान दोस्रो संविधान सभा निर्वाचनको लागि जनसम्बन्ध अभियान भन्ने मूल नारासहित शुरू हुने शुरू भएको चुनावी अभियान भदौ दस गतेसम्म जारी रहनेछ अभियानमा केन्द्रीय सदस्य वैकल्पिक केन्द्रीय सदस्य केन्द्रीय सल्लाहकार र आवश्यकता अनुसार राज्य सदस्यहरू जिल्ला सदस्यहरू र सम्पूर्ण पार्टी वाइसएल जनवर्गीय संगठन जातीय मोर्चा विभाग र पार्टी समर्थक कार्यकर्ता सामेल छन् अभियान अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा गाउँ स्तरीय भेटघाट गोष्ठी अन्तर्क्रिया र विभिन्न किसिमका जनपरिचालनका काम हुने भएका छन् अभियानका बेला जनताको समस्याहरूको अध्ययन अवलोकन गर्ने भएका कामहरूको अनुगमन गरिने माओवादीले जनाएको छ यस्तै शहीद तथा बेपत्ता योद्धा परिवारहरूसँग र घाइतेपाङ्ग योद्धाहरूसँगको भेटघाट र विवरण संकलन पनि हुने माओवादीले जनाएको छ अभियानका बेला सबै मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको ए माओवादी चितवनले जनाएको छ काँक्रे विहार घटनाका विषयमा सरकार र आन्दोलनरत जनजाति तथा बौद्ध मार्गबीच भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ जनजाति महासंघ तथा बौद्ध मार्गीहरूले काँक्रेबिहारमा बुद्धको मूर्ति राख्न पाउनुपर्ने भन्दै राखेको मागमा सरकारका तर्फबाट वन एन अनुसार राख्न नमिल्ने जवाब आएपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको हो वार्तामा सरकारका तर्फबाट संस्कृति मन्त्री रामकुमार श्रेष्ठ लगायत प्रधानमन्त्री कार्यालयका सचिव गृह सचिव वन सचिव र पुरातत्व विभाग सचिवको उपस्थिति रहेको थियो वार्तामा वन ऐन अनुसार काँक्रे विहारमा बुद्धको मूर्ति स्थापना गर्न नमिले भन्दै यसको विकल्प खोज्नुपर्ने सरकारी वार्ता टोलीको प्रस्तावलाई जनजाति महासंघ तथा बौद्ध मार्गीहरूले अस्वीकार गरेका थिए आजको वार्ताबाट निकास ननिस्केपछि बौद्ध मार्गीहरूको मागका विषयमा ठोस निकासका निम्ति आइतबार दिउँसो दुई बजे सरकार र जनजाति महासंघ तथा बौद्ध मार्गहरूबीच वार्ता हुने भएको छ विहार घटनालाई लिएर जनजाति तथा बौद्ध मार्गीहरूले आज सिंहदरबार ठप्प पारेपछि सरकारले वार्तामा बोलाएको थियो काँक्रे बिहारमा बुद्धको मूर्ति स्थापना गर्न नदिएको भन्दै शरणबद्ध आन्दोलनमा उत्रेका काँक्रे बिहार सरकार समितिले आज सिंहदरबार घेराउ गरी ठप्प पारेका थिए संविधानसभा निर्वाचन दुई हजार चौसठीको व्यवस्था कायम राख्ने लगायतको मागसहित चितवनमा आज नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वयन परिषद चितवनले अन्तरिम मन्त्री परिषदका अध्यक्ष समक्ष ज्ञापन पत्र पठाएको छ आगामी संविधानसभाको निर्वाचनमा आदिवासी जनजाति दलित मुस्लिम मधेसी लगायतको प्रतिनिधित्व हुने गरी समानुपातिक सीटको व्यवस्था गरिनुपर्ने माग गर्दै महासंघ चितवनका अध्यक्ष पदम गुरूङले सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलाल मार्फत अन्तरिम मन्त्री परिषदका अध्यक्ष समक्ष ज्ञापन पत्र पठाएका हुन् आदिवासी जनजाति महासंघको केन्द्रीय कार्यक्रम अन्तर्गत आज ज्ञापन पत्र पठाइएको बताउँदै महासंघ चितवनका अध्यक्ष पदम गुरूङले माग पूरा नभए आदिवासी जनजाति कडा आन्दोलनमा जाने बताउनुभयो महासंघ चितवनका एक टोली जिल्ला प्रशासन कार्य चितवन पुगी ज्ञापन पत्र पठाएका थिए आदिवासीको हितलाई ख्याल राखी यो सरकारले तत्कालै बाधा अड्काउ फुकाउ सम्बन्धी चार दलको एघार बुधे सम्झौता लगायत संविधानको दोस्रो निर्वाचनसँग सम्बन्धित केही निर्णय फिर्ता लिन महासंघले ज्ञापन पत्र मार्फत गम्भीर ध्यानकर्षण गराएको छ दलहरूको यस किसिमको सहमतिले यसअघि नेपाल सरकार आदिवासी जनजाति महासंघ बीच भएको बीस बुधे सम्झौताको उल्लंघन हुनेतर्फ सचेत रहन मन्त्री परिषद अध्यक्षलाई ज्ञापन मार्फत ध्यानकर्षण गराएको अध्यक्ष गुरूङले जानकारी दिनुभयो भरतपुर विमानस्थलको दावन मार्ग वरपर मापदण्ड विपरीत भवनहरू निर्माण गरिँदा दिनानुदिन विमानस्थल असुरक्षित बन्दै गएको छ मापदण्ड अनुसार विमानस्थलको उडान पथ र अवतरण पथमा दस भन्दा अग्लो भवन टावर र कुनै पनि किसिमका रुख बिरुवा लगाउन नपाउने व्यवस्था भए पनि भरतपुर विमानस्थलको उडान र अवतरण पथमा अहिले धमाधम सो विपरीतका भवनहरू बनिरहेका छन् दक्षिणतर्फ भवनहरू निर्माण भइरहेको छ भने उत्तरतर्फ नेपाली सेनाको स्टेट फर्ममा रुखहरूले जहाज अवतरण र उडानमा समस्या परेको भरतपुर विमानस्थलका प्रबन्धक बचुराम श्रेष्ठले बताउनुभयो भरतपुर नगरपालिकालाई नक्सा पास गर्ने क्रममा मापदण्डका विषयमा विशेष ख्याल गर्न पत्रचार गर्दा समेत व्यवस्था गरेको प्रबन्धक श्रेष्ठले बताउनुभयो उहाँले भन्नुभयो अहिले हेलचक्राई गरिएको छ जसका कारण ठूलो दुर्घटना निम्तन सक्ने खतरा बढेर गएको छ मापदण्ड अनुसार धावन मार्गको उडान भर्ने र अवतरण गर्ने क्षेत्रबाट दुई सय साठी मिटर टाढासम्ममा दस फिट र अन्य दुई सय मिटरसम्ममा थप दस फिट अग्ला घरहरू बनाउन पाउने व्यवस्था छ यद्यपि आसपासको क्षेत्रमा अग्ला अग्ला भवन बनाउन समेत नगरपालिकाले नक्सा पास गर्दै आएको छ चुनाव विरोधी प्रसार गर्ने नेकपा माओवादीका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ललितपुरको कुपन्दोलस्थित हिमालय होटल अगाडि वाल पेन्टिङ गर्ने क्रममा प्रहरीले श्याम बज्राचार्य र सृजना राईलाई पक्राउ गरेको हो वाल पेन्टिङ गर्न रोक्ने क्रममा केही बेर झडप समेत भएको थियो झडपका क्रममा पाँचजना कार्यकर्ता घाइते भएको माओवादी नेवा राज्य समिति इन्चार्ज दिनेश शर्माले जानकारी दिनुभयो क्रममा कुपन्डोलमा केही बेर यातायात आवागमन समेत प्रभाव प्रभावित भएको थियो यसअघि सोमबार पनि तीनजनालाई प्रहरीले पक्राउ गरी साँझ छोडेको थियो आज साउन पन्ध्र नेपाली परम्परा अनुसार आज खिर खाने चलन छ परिवारका सदस्य इष्टमित्र आफन्त छर छिमेकीसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ असार साउनमा धान रोपाईको काम सकेर खुसियाली स्वरूप खिर खाने चलन बसेको मानिन्छ पन्ध्र असारमा दही चिउरा र साउनमा खिर खाने चलन छ साउन महिनाभर पाइक पर्ने दिनमा खिर खाने चलन बसे पनि साउन पन्ध्रलाई भने विशेष दिन मानिन्छ अब पाल अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं संरक्षणको लागि ठूलो धनराशि खर्चे पनि चितवन राशि निकुञ्जमा बाघको संख्या घट्नलाई तपाईँ के भन्नुहुन्छ ए चोरी तस्करी बढेपछि यस्तै हो बी वन अतिक्रमण रोक्न नसक्नुको प्रतिफल र से बिग्रदो वातावरणको प्रभाव तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए चोरी तस्करी बढेपछि यस्तै हो भनेमा चौबिस प्रतिशत बी वन अतिक्रमण रोक्न नसक्नुको प्रतिफल भनेमा एकचालिस प्रतिशत र सी बिग्रदो वातावरणको प्रभाव भनेमा पैंतिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ पूर्व राजा मन्दिर जाँदैमा हल्लिने गणतन्त्रको जग बलियो नभएको भन्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको टिप्पणीमा तपाईँको विचार के छ ए ठिकै हो बी पूर्व राजाको पक्ष पोषण र सी नुनको सोच हो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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाडौँ मुगलिन पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबरको साथमा डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस अब अन्तर्राष्ट्रिय समाचार पाकिस्तानको एक बन्दीगृहमा तालिबान विद्रोहले गरेको आक्रमणमा पाँच सुरक्षाकर्मी सहित छ जनाको मृत्यु भएको छ घटनामा अन्य नौजना घाइते भएका छन् उत्तर पश्चिमी जिल्ला डेरा इस्माइल खान स्थित बन्दीगृहमा तालिबान आन्दोलनकारीहरूले आक्रमण गरेको सुरक्षा अधिकारीहरूले बताएका छन् तालिबानका प्रवक्ताले आक्रमणको जिम्मेवारी लिएका छन् उनले आक्रमणपछि दुई सय कैदीलाई भगाएको दावी गरे पनि पुष्टि भनी हुन सकेको छैन केही घण्टासम्म चलेको लडाईपछि सुरक्षाकर्मीहरूले पुनः बन्दीगृहलाई आफ्नो नियन्त्रणमा लिन सफल भएको बीबीसीले जनाएको छ पाकिस्तानका अर्को समाचारमा राष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ चुनावमा पाकिस्तानको सत्ताधारी दल मुस्लिम लिग नवाज पीएमएल एनको प्रत्याशी मनुन हुसैन र तहरिक ए इन्साफ पार्टीका प्रत्याशी बजिहुद्दिन अहमद बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ आज हुने राष्ट्रपति निर्वाचनको लागि संसद सदस्य र चार प्रान्तको विधानसभाका सदस्यहरू मतदानमा सहभागी रहेका छन् वर्तमान राष्ट्रपति आसिफ अली झरदारीको कार्यकाल भने आठ सेप्टेम्बरमा सकिँदैछ खेल समाचार राजधानीमा जारी साफ अन्डर सिक्सटिन च्याम्पियनसिप फुटबलको उपाधिका लागि अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ त्रिपुरेश्वर स्थित दस्त्र रङ्गशालामा जारी खेलमा दोस्रो हाफको खेल जारी छ नेपाल खेलमा नेपाल एक शून्यले पछि परेको छ अठार मिनटमा भारतका जेरीले करिब पच्चिस यार्ड टाढाबाट उत्कृष्ट गोल गरेका हुन् त्यसअघि नेपाली गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए वर्षाका कारण मैदान हिलो भएकाले खेलाडीहरूले खुलेर खेल्न सकेका छैनन् भारतले नेपाललाई दबावमा राखेको छ वर्षाका बीच दर्शकहरू छातौडेर जुनियर टोलीको हौसला बढाइरहेका छन् बत्तीस मिनटमा विकास थापाले बराबरी गोल गर्ने अवसर गुमाएका छन् नेपाल भारतको चुनौती समाप्त पार्दै इतिहास रच्ने दाउमा रहे पनि दबावमा देखिएको छ प्रतियोगितामा भारतको तुलनामा शारीरिक र प्राविधिक रूपले उत्कृष्ट प्रदर्शन गरेको नेपाललाई उपाधिको दावेदार समेत मानिएको छ उता आगामी भदौ सोह्र गतेबाट काठमाडौँ हुने साफ आठौं साफ च्याम्पियनसिप फुटबलमा नेपाल कठिन समूहमा परेको छ आज सार्वजनिक ड्रमा नेपाल डिफेन्डिङ च्याम्पियन भारत सहितको समूहमा परेको छ समूहमा नेपाल र भारतसँगै बङ्गलादेश र पाकिस्तान छन् भने समविमा उपविजेता अफगानिस्तानसँगै मालदिव श्रीलङ्का र भुटान रहेका छन् भारत सर्वाधिक पाँच पटकको विजेता हो भने मालदिव्स र बङ्गलादेशले एक एक पटक उपाधि जितेका छन् नेपालले आफ्नो खेल पहिलो खेल भदौ सत्र गते पाकिस्तानसँग खेल्नेछ दोस्रो खेल भारतसँग अठार गते खेल्नेछ भने समूह चरणको अन्तिम खेल एक्काइस गते बङ्गलादेशसँग खेल्नेछ नेपाल भने सेमी फाइनल भन्दा माथि जान सकेको छैन गत वर्ष भारतमा भएको सातौं संस्करणमा नेपाल अन्तिम चारसम्म पुगेको थियो उन्नाइस सय पनि नेपाल सेमिफाइनलसम्म पुगेको थियो नेपालले साफ च्याम्पियनसिप आयोजना गर्न लागेको यो पहिलो पटक हो नेपालले दुई हजार सालमा भएको पहिलो संस्करणको सफलतापूर्वक आयोजना गरेको थियो र सन् दुई हजार पन्ध्रमा हुने आइसिसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार भारत आफ्नो पहिलो खेलमा पाकिस्तानसँग भिड्ने भएको छ भारतले सन् दुई हजार एघारमा फाइनलमा श्रीलंकालाई हराउँदै अठाइस वर्षपछि विश्वकपको उपाधि जित्न सफल भएको थियो खेल तालिका अनुसार समूहमा अस्ट्रेलिया न्यूजील्याण्ड इङ्ल्याण्ड श्रीलंका बंगलादेश रहेका छन् भने समूह एमा भारत र पाकिस्तानसँगै दक्षिण अफ्रिका वेस्ट इन्डिज जिम्बाब्वे आयरल्याण्ड रहेका छन् दुई हजार पन्ध्रको चौध फेब्रुअरीदेखि शुरू हुने विश्वकपको आयोजकको जिम्मेवारी अस्ट्रेलिया र न्यूजील्याण्डले संयुक्त रूपमा लिएका छन् पहिलो खेल अस्ट्रेलिया र इङ्ल्याण्ड बीच हुनेछ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक चुनावका लागि कंग्रेसले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण सकियो चुनाव विरोधी दललाई सहमतिमा ल्याउन अधिकतम प्रयास भइरहेको सभापति कोइरालाको दावी दुई दल निर्वाचनमा नआउँदैमा चुनाव हुँदैन भन्नु भ्रम भएको माओवादी नेता शर्माको भनाई पूर्व राजा मन्दिर जाँदैमा हल्लने गणतन्त्रको जग बलियो नभएको राप्रपा नेपालका अध्यक्ष थापाको टिप्पणी भरतपुर विमानस्थलको धावन मार्ग वरपर मापदण्ड विपरीत भवनहरू निर्माण गरिँदा विमानस्थल असुरक्षित बन्दै ठूलो दुर्घटना निम्तन सक्ने खतरा नक्सा पास गर्ने क्रममा मापदण्डका विषयमा व्यवस्था गरेको गुनासो पाकिस्तानको एक बन्दीगृहमा तालिबान विद्रोहीले गरेको आक्रमणमा पाँच सहित छ जनाको मृत्यु विद्रोहीद्वारा दुई सय कैदी भगाएको दावी र सोह्र वर्ष मुनिको च्याम्पियन्स सी फुटबलको उपाधिका लागि नेपाल भारतको सामना गर्दै नेपाल एक शून्यले पछि आठौं साफ च्याम्पियनसिप फुटबलमा नेपाल कठिन समूहमा पहिलो खेलमा पाकिस्तानसँग खेल्ने हौस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी ध्रुवसँगै म सम्झना बिदा हुन्छु नमस्कार एस अर्पण बुलेटिनको साथमा एटिच्युड मल्टिलर्निङ एकेडेमी म्याथ साइंस र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकेडेमी खैरहनी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे अर्पण एक से चार थोपलो पांच मेगा हर्ट नमस्ते साथमा स्वागत अभिवादन कार्यक्रम देश विदेशमा प्राविधिक मित्र सोमसँगै उपस्थित भइसकेको छु म कार्यक्रम संचालक रवि भट्ट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरकै साथ सुनिरहनु भएको यो कार्यक्रम देश विदेश कार्यक्रम देश विदेश हामीले विशेष गरी रोजगारीको सिलसिलामा विदेश लाग्नुभएका तपाईँ हाम्रै दाजुभाइ दिदी लागि वैदेशिक रोजगार सम्बन्धी ध्यान दिनुपर्ने कुराहरू विदेश जानु अघि र गइसके люди